ओके फनफनी यहाँले गीत सुनिरहनु भएको छ फनफनी चलचित्र मेरो भ्यालेन्टाइन र यो गीत सँगसँगै सम्पूर्ण रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक हार्दिक स्वागत छ कार्यक्रम एक्सन कर्डको सापमा साथ दिनको लागि आज पनि उपस्थित भइसकेका छौँ सुन्दै गर्नु भएको आवाज सागरको र यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कञ्चनबाट रिजनले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघाहरू सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot NP login गरेर तपाईँले यो प्रोग्राम सुनिरहनु भएको छ र प्रोग्राम एक्सन फेद रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन् चलचित्र कर्मीसँगको रमाइलो कुराकानीको साथमा हामी आउने गर्छौँ कार्यक्रम एक्सन कटमा र कार्यक्रम एक्सन कटको सुरुवातमा यहाँले गीत सुनिरहनु भएको छ मेरो भ्यालेन्टाइन र मेरो भ्यालेन्टाइन अब साँडै प्रदर्शनमा आउन लागेको चलचित्र हो श्रावण सोह्र मध्यबाट यो चलचित्र प्रदर्शनमा आउन लागेको छ सुरज सुब्बाले चलचित्रलाई निर्देशन गरेका हुन् भने सुशील श्रेष्ठको भएको छ निशा अधिकारी सुस्मिता ढकाल बाबु बोगटी स्वतन्त्र प्रताप शाह लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र मेरो भ्यालेन्टाइनलाई चाहिँ सुरज सुब्बाले चाहिँ उत्कृष्ट बनाएको कुराकानी गरिराखेका छन् र सुशील पोखरेल जसले चाहिँ लामो समयदेखि नेपाली रजतपटमा क्रियाशील रहेका छन् र उनले बनाएको चलचित्र मेरो भ्यालेन्टाइनमा उनले माया फ्रेन्डसिप र प्रेमलाई चाहिँ देखाउन खोजेको खोजेका छन् अब हेर्न बाँकी छ उनी कति सफल हुन्छन् त्यो भने पछिको दिनहरूले बताउनेछ यद्यपि मेरो भ्यालेन्टाइन चाहिँ एकदम राम्रो बनेको कुराकानी उनले गर्दै आइराखेका छन् मेकीको हिसाबले कलाकारको हिसाबले र स्टोरीको हिसाबले पनि अत्यन्तै राम्रो भएको छ र यति सबै पक्ष र सबै एङ्गलबाट राम्रो भएको कारण सिनेमा पनि राम्रै चल्ने कुरामा चाहिँ निर्माण युनिट धेरै नै आशावादी रहेको छ र सिनेमाको चाहिँ बाहिर पनि सो गरिँदैछ जस्तो कि लन्डनमा अस्ट्रेलियामा लगायतका कन्ट्रीहरूमा चाहिँ मेरो भ्यालेन्टाइनको चाहिँ धेरै नै माग हुँदै आएको छ र अब मेरो भ्यालेन्टाइन डे लगतै सुशील श्रेष्ठ चाहिँ अर्को मुभीमा पनि बिजी हुनेछन् र अब निशा अधिकारीको कुराकानी गर्ने हो भने निशा अधिकारीको खासै सिनेमा चाहिँ सफल भएका छैनन् र अब मेरो भ्यालेन्टाइन चाहिँ सफल हुने कुरामा निशा अधिकारी नै धेरै नै आशावादी रहेकी छिन् र सुस्मिता ढकाल सँगसँगै बाबु पोखटे सबैजना चाहिँ आशावादी रहेका छन् हेर्न बाँकी छ अब के कस्तो गर्ने हो यो जानकारीपछि अब लागौँ हामी स्टुपिड मनतर्फ स्टुपिड मनको कुराकानी गर्ने हो भने दिवाकर भट्टराईले चलचित्रलाई निर्देशन गरेका हुन् निरज बराल चलचित्रका निर्माता हुन् अर्जुन पोखरेको सङ्गीत सुन्न पाइन्छ जीवन लुइटेल निरज बराल लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र स्टपिन मनको हामी गीत सुन्छौँ र स्टपिन मन पनि अब प्रदर्शनको लागि तयार भएर बसेको चलचित्र हो हामी गीत सुन्छौँ चलचित्र स्टुपिड मनबाट रमाइलो गीत आमा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओस् तिम्रो आँखामा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई बाँच्ने दिन आओ तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राणै जाओस् सागरको मोती होइन जुनको ज्योति होइन मनभित्रको मिठोमा देऊ आकाश हरे सहन्छु दुखै परे सहन्छु तर तिमी हुनु पर्छ मेरो छेउ तिम्रो आँखामा सुहेरी हाँस्ने दिन आओस् तिमीलाई रुवाई रुवाई बाँच्ने दिन आओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस् मेरो प्राणै जाओस् बरु प्राणै जाओस् मेरो प्राण Namaste. This is Nana from China. I am listening Radio Urban 104.5 MHz. And you? पूर्वी चितवनमा नै पहिलो पल्ट banking training modern computer and education सेन्टरमा हाम्रा विशेषताहरू ख्याति प्राप्त ब्याङ्कका म्यानेजरहरूबाट कक्षा सञ्चालन गरिने प्रोजेक्टरको माध्यमबाट प्रयोगत्मक पद्धतिका साथ सिकाइने ब्याङ्किङ ट्रेनिङ लिनेहरूका लागि इन्टर्नको व्यवस्था मिलाइने साथमा एकाउन्टिङ प्याकेज लगायत कम्प्युटरका सम्पूर्ण कक्षाहरू पनि सञ्चालन हुँदैछ सम्पर्क modern computer and education centre Ratnanagar एक बकुल लहर नगरपालिका गेट सँगै फोन नम्बर शून्य छपन्न पाँच एकसठी शून्य शून्य शून्य मोबाइल अन्ठानब्बे चार एकाउन्न एक्काइस चार सय चालिस र अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय छपन्न यति राम्रो घर होइन यो ठुला वर्षेनी घरको तल्ला थपेको थपै थपेको थपै थपेको थपै के गरेर लक्ष्मी भित्र छ घरमा यो सब बेलामा बुद्धि पुर्याएको फल हो कान्छा छोरालाई अञ्जुलीमा इन्टरनेसनलबाट विदेश पठाएको छु अनि लक्ष्मी भित्रिँदैन त घरमा वैदेशिक रोजगारका लागि Dubai Qatar Malaysia Saudi Arab लगायतका देशहरूमा जान चाहनुहुन्छ भने कम लागत साथै एक महिनामा भिसा ग्यारेन्टी हुने जानकारी गराइन्छ सम्पर्क अञ्जुलीमा इन्टरनेसनल प्राली पुलचोक नारायणगढ चितवन मोबाइल अन्ठानब्बे र अन्ठानब्बे ट्युसन कक्षाहरू अब इटिआईमा e e विगत तेह्र वर्षदेखि डाक्टर प्राध्यापकहरूद्वारा प्रत्यक्ष सञ्चालित एसएलसी एवं प्लस टू पछिको ब्रिज कोर्स सेन्टर इटिआईमा e एसएलसी फेल छात्र छात्राहरूलाई ट्युसन कक्षाहरू सञ्चालित छन् थप सेवाहरू एसएलसी पासहरूलाई staff nurse HA pharmacy bridge course plus two science वा प्राविधिक एचए फार्मेसी आदि दिएकाहरूलाई MBBS BSc nursing BE BSc AG bridge course IELTS English Korean Japanese भाषाका कक्षाहरू पनि सञ्चालित छन् सम्पर्क एभरेस्टस इन्स्टिच्युट इटिआई रिस्ट एकाडेमीसँग सहकार्य चौबिस कोटी मौलाकालिका सँगै भरतपुर फोन नम्बर शून्य छप्पन्न पाँच एकतिस आठ सय नौ शाखाहरू टाढी चोक उद्योग वाणिज्य सङ्घ गेट अगाडि दियालो एग्रोभेटसँगै सँगै मोबाइल नम्बर अन्ठानब्बे चार पचास तेइस शून्य एकसठी कावासोती थाना चोक मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न छ सय पचहत्तर आकर्षक घरेरीहरू बिक्रीमा खैरहनी सात चितवनमा अवस्थित पुरानो खैरहनी पर्साको मूल हाइवेबाट पचास मिटर आसपासमा खैरहनी उच्च मावि प्रहरी कार्यालय र वन कार्यालयबाट पाँच सय मिटर पश्चिम तर्फ साथै भुवानी शङ्कर कलेजबाट पाँच सय मिटर दक्षिण पश्चिम तर्फ रहेका आकर्षक घडेरीहरू बिक्रीमा छ विकासका पूर्वाधारहरू बाटो पिउने पानी विद्युत टेलिफोन लगायत अन्य सर्व सुविधा सम्पन्न घरेरीहरू खरिद गरी आफ्नो भविष्य सुनिश्चित पार्नुहोस् सम्पर्कका लागि रेशमजी मोबाइल अन्ठानब्बे शून्य एकानब्बे छयासी नौ सय त्रियानब्बे भरपर्दो वैदेशिक रोजगारका लागि दक्षिण कोरिया कोरियाली रोजगारका लागि कोरियन भाषा अनि कोरियन भाषाको लागि हजुर कोरियन भाषाको लागि सम्झनै पर्ने ठाउँ refresh exact study centre Ratnanagar दुई चितवन फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी तिन सय तिस र पाँच बैसठी दुई सय त्रियानब्बे साथै हामी कहाँ कोरियन भाषाको अलावा प्लस टूदेखि मास्टर लेभलसम्मका सम्पूर्ण विषयका ट्युसन कक्षा पनि सञ्चालन भइरहेको छ सिद्धार्थ रेफ्रिजरेसनमा CG air condition new year धमाका सिजी एयर कन्डिसन खरिद गर्दा उन्नाइस इन्चको एचडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ CG Chigo Beko Hyundai LG ब्रान्डको एसी तथा generator TV fridge deep fridge सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक सौराहा चोक टाढी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैँसठी छ सय सत्तरी छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौनरोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया धातुरोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि अडपट एक सय चार थोप्रो पाँच अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम एक्सन खट कर तिम्रो होइन के म तिम्रो ओके के म तिम्रो होइन र यहाँले गीत सुनिरहनु भएको छ नेपाली कथन चलचित्र कोहिनोर र यो गीत सँगसँगै फेरि पनि ब्रेकपछिको बाँकी समयमा हार्दिक स्वागत छ कार्यक्रमको नाम रहेको छ एक्सन कट र कार्यक्रम एक्सन कटभित्र रहेर हामी नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ विशेष त प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यवहार गरिराखेका छन् र चलचित्रकर्मीसँगको रमाइलो कुराकानीको साथमा हामी आउने गर्छौँ र ब्रेक लगतै गीत सुनिरहनु भएको छ कुहिनो र धेरैले आशा गरेको चलचित्र यो चलचित्र अब चाँडैले प्रदर्शनमा आउँदैछ र चलचित्रलाई निर्देशन गरेका हुन् आकाश अधिकारीले र निर्माण गरेका हुन् श्रीकृष्ण श्रेष्ठले र योभन्दा अगाडि कहाँ भेटिएला जस्ता सफल चलचित्र दिइसक्नु भएको छ हुन त धेरै राम्रा र स्तरीय चलचित्रमा काम गरिसक्नु भएको छ र कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा हुनुहुन्छ श्रीकृष्ण श्रेष्ठ श्रीजी श्रीजी श्रीजी चलचित्र कुहिनीका निर्माता श्रीकृष्ण श्रेष्ठसँग हामीले रमाइलो कुराकानी गर्ने प्रयास गरिराखेका छौँ र अब यो चलचित्र चाँडै नै प्रदर्शनमा आउन लागेको चलचित्र हो र चलचित्रमा श्रीकृष्ण श्रेष्ठ श्वेता खड्का लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ श्रीजी श्रीजी ओके हामीले कुराकानी गर्ने प्रयास गरिराखेका थियौँ नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठ र अब यो चलचित्र सामाजिक र पारिवारिक चलचित्र रहेको छ र अब आकाश अधिकारीले प्राय एकदम सन्देशमूलक सिनेमा चाहिँ बनाउँदै आइराखेका छन् अब यो चलचित्र पनि उनले चाहिँ सन्देशमूलक त भनेका छन् अब हेर्न बाँकी छ के कस्तो सन्देश बोकेको छ सिनेमाले त्यो भने रिलिज पछिको दिनहरूले बताउनेछ हामीले कुराकानी गर्ने प्रयास गरिराखेका थियौँ तर फोनमा डिस्टर्ब आएको कारणले गर्दा कुराकानी गर्न सकेनौँ र यो जानकारीपछि अबलाई थोरै जानकारी जोड्न चाहन्छु मिसन फर ट्वेन्टी र मिसन फर ट्वेन्टीको कुराकानी गर्ने हो भने दयाराम बहालले निर्देशन गरेको चलचित्र हो मिसन फर ट्वेन्टी कुमार विष्टको लगानी रहेको छ तार प्रकाश लिम्बूको सङ्गीत सुन्न पाइन्छ सृष्टि पौडेल महिमा सिलवाल सुमन सिंह लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ मिसन फर ट्वेन्टीमा र यो चलचित्र प्रदर्शन भइसकेको चलचित्र हो काठमाडौँका केही सिनेमा घरमा अझ पनि यो चलचित्र प्रदर्शन भइराखेको छ र एकछिन फेरि पनि हामी गीततर्फ लाग्छौँ चलचित्र कुहिनुरकै गीत सुन्छौँ हामी र गीतपछि फेरि पनि आउनेछौँ दिन्छु आधीलाई फर्काई दिन्छु खोला तिमीसँगै भए मेरो नहुने के पो होला हो रोकिदिन्छु आधीलाई फर्काई दिन्छु खोला तिमीसँगै भए मेरो ओके गीत सुनिरहनु भएको छ कोहिनुर र कोहिनुर पनि अब चाँडै नै प्रदर्शनमा आउन लागेको चलचित्र रहेको छ र कोइनरको जानकारी मैले जोडिसकेको छु र अब अलिकति थोरै जानकारी दिन चाहन्छु कस्तो टेन्सन र कस्तो टेन्सन चितवनमा प्रदर्शनमा आउन सकेको छैन र चितवनमा प्रदर्शनमा आउनुपर्ने चलचित्र तर चितवनमा चाहिँ हल यो चलचित्रले पाउन सकेको छैन हुन त काठमाडौँमा यो चलचित्र प्रदर्शनमा आएको थियो र काठमाडौँका छ सातवटा घर मात्र पाएको थियो सिनेमा घर पाएको थियो कस्तो टेन्सनले कमेडी धारमा निर्माण भएको चलचित्रलाई शिव घिमिरेले निर्देशन गरेका हुन् नारायण मैनाली प्रस्तुत चलचित्रमा राजेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ राज क्षितिज आनन्द राज गजमेर भुवन भुजेल ओम छेत्री मोनिका दहाल विनिता घिमेल लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ कस्तो टेन्सनमा र चितवनमा प्रदर्शनमा आउनुपर्ने शुक्रबारबाट प्रदर्शनमा आउनुपर्ने तर शुक्रबारबाट पनि प्रदर्शनमा आउन सकेको छैन र अब कस्तो टेन्सन अब चितवनमा कहिले प्रदर्शनमा आउँछ त्यो पनि टुङ्गो लाइसकेको छैन र अब यो जानकारी पछि अब थोरै जानकारी जोडौँ चिहान चलचित्र चिहान चलचित्रको कुराकानी गर्ने हो भने च्यान चलचित्र असार सत्ताइस गतिबाट प्रदर्शनमा आउने भनेर प्रचार प्रसार गरिएको थियो अब असार बिस गतिबाट प्रदर्शनमा आउने भएको छ र चिहान चलचित्र चाहिँ एउटा पारिवारिक चलचित्र हो पूर्ण रूपमा पारिवारिक प्रधान चलचित्र रहेको छ र अब चिहान चलचित्र बिस गतिबाट प्रदर्शनमा आउँदैछ यो जानकारीपछि अबलाई थोरै कुराकानी गरौँ मेरो मान्छे र मेरो मान्छेको दुईवटा कलाकार अहिलेसम्म फाइनल भइसकेको छ मिस थापा सँगसँगै सगुन साई दुईवटा कलाकार मात्र अहिलेसम्म फाइनल भइसकेको छ नारायण खतिवडाले निर्माण गर्न लागे लागेको उक्त चलचित्रको निर्देशकको हो फाइनल भइसकेको छैन र यो जानकारी सँगसँगै अब भने हामी छुट्टिनुपर्ने हुन्छ चिहान चलचित्रको हामी गीत सुन्छौँ अर्को गीत सुन्छौँ र यो गीत चाहिँ बढी चर्चामा आएको गीत रहेको छ र यो गीत सँगसँगै हामी छुट्टिनुपर्ने हुन्छ जलको साथको लागि तपाईँ सम्पूर्ण सम्पूर्णलाई धेरै धेरै थ्याङ्क यू र कन्ट्रोलबाट सपोर्ट गर्ने रिजनप्रति आभार व्यक्त गर्दै एक्सन कटबाट म सागर छुट्टिन्छु हवस् त नमस्कार बस्यौ तिमी मगमगाउने फुल बनी बासा छर्दै आयौ तिमी सत्य कसम तिम्रै लाग्छ माया आफ्नो भन्दा पनि धेरै धेरै सधैँ तिम्रै पनि मर्छु भन्छ मन के भो छक्कै पारुन् लट्ठै पारु हाम्रो मायाको चर्चा गरू सत्य कसम तिम्रै लाग्छ माया आफ्नो भन्दा पनि धेरै धेरै रङ्गेन्द्र निजै रङ्गहरूले रङ्गिएछु म थाहै भएन थाम्न गाह्रो भयो सत्य कसम तिम्रै लाग्छ माया आफ्नो भन्दा पनि धेरै धेरै कसम तिम्रै लाग्छ माया आफ्नो भन्दा पनि धेरै धेरै